अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर हो रेडियो बाराही उनान्से दशमलव दुई मेगा हर्स र कार्यक्रम हो शब्द शिविर म कार्यक्रम शब्द शिविर लिएर रूपिन्द्र प्रभावी उपस्थित भएको छु कृति वाचन गरिने कार्यक्रम हो शब्द शिविर विगत केही श्रृङ्खलादेखि उपन्यासकार मनिषा गौचनको उपन्यास ओल्लीको डायरीलाई क्रमशः वाचन गरेर हामी तपाईँलाई सुनाइराखेका छौँ ओल्ली एउटा यस्तो पात्रका रूपमा मनिषा गौचनले यो कृतिभित्र उभ्याउनु भएको छ कि जोसँग जीवनलाई सुखमय बनाउने अनन्त महत्वाकांक्षाहरू छन् तिनै महत्वाकांक्षाहरू पुरा गर्ने क्रममा अनेकौं जीवनका उबड खाबडहरूमा अल्झिँदै बल्झिँदै ओलीको जीवन यात्रा अगाडि बढिराखेको छ यस्तै जीवनका उत्ताल तरङ्गहरूको एउटा कथानक ओलीको डायरीमा उपन्यासकार मनिषा गौचनले प्रस्तुत गर्नु भएको छ र त्यसलाई कतिपय समीक्षक समालोचकहरूले नारीवादी दृष्टिकोणबाट हेर्नु बढी न्यायिक हुन्छ कि भन्ने मत अभिमत पनि प्रकट गरेको हामी सुन्ने गर्छौं प्रियजन शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावका आधारमा नै शब्द शिविरका कैयौं श्रृङ्खलाहरू हामी क्रमशः निर्माण गर्दै अगाडि बढेका छौं यो क्रमले अझै पनि निरन्तरता प्राप्त गरोस् हाम्रो यो अपेक्षा हो त्यसका लागि तपाईँको सहयोग हामीलाई सदा सदा अपेक्षित रहन्छ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबिएफएम टाइप गर्नुपर्ने हुन्छ र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू सुझाव प्रतिक्रिया वा शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम पनि लेखेर दुई चार दुई छ चौबिस छब्बिसमा पठाउनका लागि हामी तपाईँलाई विनम्र आग्रह गर्छौ प्रेजन अब भने उपन्यासकार मनिषा गौचनको उपन्यास ओल्लीको डायरीको वाचनको यो श्रृंखलालाई म अगाडि बढाउने क्रममा छु आज उपखण्ड बाह्रदेखि म ओल्लीको डायरी वाचन गर्ने क्रममा छु भर अनौठो तनावले निदाउन सकिन बिहान पकपो भुसुक्कै निन्द्रामा परेछु एउटा मिठो सपना ऊ र म एउटा सुन्दर पार्कमा डुलिरहेको रङ्गी जङ्गी फूलहरू बतासको तालमा नाचिरहेको एउटा सुन्दर तलाउमा फुलेको कमल टिप्न मन लागेको मलाई ऊ भन्दै थियो जाउ न टिप फूल टिप्न जाँदा तलाउमा हामी दुईको प्रतिबिम्ब देखेर अल्मलेकी थिएँ ऊ सोध्न लाग्दै थियो तर फोनको घन्टीले म बिउझेँ मिठो सपना पनि बीचमै टुङ्गियो फेरि देख्न खोजे त्यही सपना तर अह जोडिन आएन आखिर देख्न चाहेर कहाँ देखिन्छ र सपना सपनामा बोलेको उसको बोली सम्झँदै कल्पना गरे यो सपना विपना भइदिएको भए कता कता मन दुखेर आयो सपनामा मात्रै भए पनि मेरो निम्ति उसले नै फुल टिप्न गइदिएको भए मिथ्या कुरा सोच्न पुगे म फोनको घन्टी रोकिन्छ आउँछ कहिले त फोनले पनि दिक्क बनाउँछ बेचैनी फोन उठाए कल्पुको फोन रहेछ सुतिराखे कि अँ के गर्नु त साढे आठ भइसक्यो उसले भने के भयो त कसैले देख्ला भन्नु छैन मैले हाँस्दै भने तिमीलाई पनि मजै छ भन्दै ऊ पनि हाँसिए मेरो जीवनको बाहिरी आवरण मात्र थाहा छ उसलाई हुन पनि भित्रको व्यथा कसरी बुझोस् न मैले कहिल्यै बताएकी छु अँ ल भन केही काम छ काम भएरै गरे के कस्तो काम तिमीलाई निम्तो दिन के को जेको भए पनि यहाँ आएपछि थाहा हुन्छ कुरुकाउ कुरै नबुझी निम्तो कसरी स्वीकारौँ कति कुराहरू पहिल्यै भन्नुहुन्न क्या हो सबथोक तिमीलाई थाहा छ ठट्टा गरे ल भन अरू के छ पहिला आउन म सबै कुरा भनिहाल्छु नि ल ल म दिउँसोतिर आउँछु नाइ नाइ अहिले नै आऊ खाना पकाएर राख्छु जिद्दी गरी उसले अन्त त उसलाई निराश नपार्न मैले भनिदिएँ हुन्छ म चिया पिएर आउँछु कि चिया पनि भो तिम्रो कडा चिया घरमै पिएर आऊ मेरो कुरा पुरै नसुने उसले जवाफ फर्काए दुवैजना मजाले हाँस्यौ त्यसपछि फोन राखिए सायद खुसी भई किचनमा गएर चिया पकाए एक्लो मान्छे दुई कप चिया कल्पुले भने झैँ रङ कडा बाँड्ने भइसक्यो हातमुख धुँदासम्ममा चिया उम्ल्यो पाउरोटी दुई पिस र चिया लिएर डाइनिङ टेबलमा राखे र सधैँ बस्ने गरेको उही कुर्सी ताने कुर्सी छोपिएको कपडा खुलिसकेछ बाँकी तीन कुर्सीहरू जस्ताको तस्तै देखिन्छन् वर्षौंदेखि खाली छन् यी पाउरोटी र दुई कप चिया खाइसकेपछि कोठामा गए धेरै पछि लामो ऐनालाई आफ्नै रूपसँग टाँच्न मन लाग्यो मलाई त्यसमा हेर्दै लुगा फुकाल्न थाले मलाई हेरे झै लाग्यो त्यो मौन ऐनाले ऐनामा हेर्दै मैले आफूलाई निहाल्न पुगे म त निर्वस्त्र भइसकेकी रहेछु आफ्नो शरीरलाई आफै स्पर्श गरेर निकै बेर ऐनामा टोलाइरहे अचानक मनमा नमिठो भावना उम्लेर आयो यो भरिलो वैंशमा आनन्द दिने व्यक्ति टाढिएको धेरै भयो ऊ हुँदा यो शरीर लुगाबाट अलग साथ उसको न्यानो अंगालो भित्र बिरिन पुग्थ्यो त्यस वर्षमा असीम आनन्दानुभूतिको लहर उर्लन्थ्यो तर आज म एक्लै छु मलाई छुने कोही छैनन् सुनसान छ कोठा मैले जति नै आफूलाई कामुक देखाए पनि यसको कुनै अर्थ छैन किनकि उनै छैन यहाँ ऐनाको रूप त मेरो हो जसले मलाई नै बुझ्दैन भगत भ्रम हो यो ऐनासँग टोलाउनु पनि खोक्रो मनले रूप पनि खोक्रो भएको देखे यो रूपलाई व्यर्थ किन प्रदर्शन गरू लुगाले छोपिदिए यो खुक्रो रूप लुगा लगाइसकेपछि यही गरुङ्गो मन लिएर बाहिर निस्किए बाहिर निस्किनु र बाहिरबाट सुन्दर देखिने यो बङ्गलालाई सधैँ तालचा लगाउनु मेरा दिनचर्या बनेको छ दिनहौ तालचा झुन्ड्याइएको बंगला र मेरो जीवन उस्तै लाग्छ गेटमा झुण्डिएको तालचा झै मेरो मनमा एउटा उदासी पनि सधैँ सधैँ झुन्डिरहन्छ त्यही उदासी मन लिएर बाहिरिन्छु बाटोमा रुमालाई एकजना पुरुषसँग देखेँ अलि परबाट देखेको मात्र भए म बाटो बदल्थे तर झ्वासै भेटै भयो यस्तो सोच्नु पर्ने त थिएन तर हामी मान्छे यस्तै हुन्छौ कुनै विवाहित स्त्रीलाई पर पुरुषसँग देख्दा आशंकाले भनिन्छौ रुमालाई भन्दा त्यो पुरुषलाई बढी हेरे सायद मान्छे स्वभावैले यस्तै हुन्छ ऊ भाइ दीपक झट्ट चिन्जान गराइदिए उसले नमस्कार दिदी अलिकति बिग्रेको अनुहार सपार्दै हाँस्यो ऊ रुमा कता जान लागे कि मनबाट हराइरहेकी रुमालाई मैले सोधेँ तर्से झैँ गरी उसले अँ सपिङ सपिङ सपिङ जान लागेको ऊ निकै अल्मलिए ए के सपिङ गर्नु पर्यो हेर न भोलि बिहेको पार्टी छ एक सेट नयाँ डिजाइनको हार किनौ कि भनेर न्यु रोड अँ त्यतै ल हतार छ जान्छौ है जानलाई हतार गरे मसँगको भेटले मुड अफ भएकी रुमा विदा भए उसलाई खुब सपिङ गर्नुपर्छ एक दिन उसले भाट भटेनी सुपर मार्केटमा पचास हजारको सामान किनेकी थिए बढी त आफ्नै लागि किन्छे साडी मात्र नौ हजारको सुनको चुरा दुई तोलाको औठी एउटा पाँच हजारको अरू के के हो के के सुनको गहना भनेपछि हुरुक्कै हुन्छ त्यसो त अरू साथीहरू पनि पहिरन्छन् सुन तर अस्मिताको न औठी का न कानमा टप बिचरी त्यसै मरे मलाई चाहिँ किन हो कुन्नी बिहे भएको केही वर्षमै गहना लगाउने इच्छा मरेर गयो अचेल त रहरै छैन धेरै बदलेकी छु म उनीहरू आफ्नो बाटो लागे म पनि लागे आफ्नो बाटो तर किन किन पछाडि फर्केर हेर्न मन लाग्यो मलाई ट्याक्सी भित्र जेल उनीहरूलाई हेरिरहे मेरो हेराइलाई मतलब नगरी ट्याक्सी बेगसँग कुद्यो थाहा छैन त्यो ट्याक्सी भित्र साँच्चीकै भाइ थिए या अरू कोही सायद यस्तो सोच्नु पाप पनि हुन सक्छ तर उनले दिपक भाइ भनेर चिनाउँदा किन त्यसरी दीपकतिर आँखा सन्काउँदै मसँग अस्वाभाविक हुन पुगी अर्काको मनोभाव बुझ्न कहिले कहिलेकाहीँ निकै सजिलो पो हुन्छ यस्तै ठान्दै अघि बढे म मनमा उनीहरूकै कुरा लिएर केही बेरमै म पनि ट्याक्सी चढे गौशालाको बाटो सधैँ ट्राफिक जाम म पनि त्यही जाममा फसे आधा घण्टा भइसक्यो बाटो खुलेको होइन सबैजना गाडीबाट उर्लेर अगाडि लाग्न थाले ट्याक्सीको मिटर घुम्न रोकिएको थियो दिक्क भयो ड्राइभर यति लामो समय यही मात्र रोकिनु नपरेको भए उसले म जस्ताहरू पनि यात्रु बोकेर आफ्नो खल्तीमा पैसा थप्ने थियो तर के गर्नु समस्या नै जटिल छ जो पायो त्यही उम्कन नसक्ने काठमाडौँको यो भद्रगोल ट्राफिक समस्या ढिलो भएकाले ट्याक्सीवालालाई मिटरमा उठेको पैसा दिएर ओर्लेर हिँड्न थाले निकै अगाडि पुगेपछि मान्छेको होल देखियो मान्छेहरू हेर्नका लागि दौडा दौड गरिरहेका थिए म पनि छिटो छिटो हिँड्न थाले केही दूरी सुरक्षा सुरक्षाकर्मीहरूले अगाडि बढ्न दिएनन् के भएछ त्यहाँ सबैजनाले सोध्दै थिए बम राखेको छ रे कसैले भन्दै थियो कसले खै एकजना झोला बोक्नेले भन्छन् सुरक्षाकर्मीहरूले डिस्पोज गर्ने क्रममा थाहा भयो त्यो बम रहेनछ सबैलाई भयभीत बनाउने त्यो बम नभएर गरिब मान्छेको पोको रहेछ एक जोर पुरानो कमिज र प्यान्ट अनि सायद उनको श्रीमतीलाई लगिदिएको उपहार एक बट्टा चुरा टिका अनि सलाई र चुरोट थियो रे सायद बाटो काट्ने हतारमा हातबाट खसेको पोका थियो होला सानो कुरामा घण्टौं जाम हुने सड़कमा बम राखेको भनेपछि त जाम हुने नै भयो आजकल यस्ता पोकाहरू निकै फेला पर्न थालेको छ वास्तविकता थाहा पाएपछि हाँस्न थाले मान्छेहरू तर कुन्नी किन मलाई मलाई हाँस्न मन लागेन बाटो खुल्यो अनगिन्ती गाडीहरूको मेलो सर्न थाल्यो बल्ल यही बेला एउटा ट्याक्सी रोकेर बाटो लागे केही मिनटको अन्तरालमै कल्पुको घरमा पुगे ऊ आत्तिरहेकी थिए मलाई देख्न साथ अनुहार खुम्च्याउँदै भन्न थाले कति ढिला मैले अहिलेदेखि त होइन पर्खेकी उसलाई ढिला भएको कारण बताउन मैले सबै घटना सुनाए थाहा छ थाहा छ यहाँको समस्या तर हामीले के गर्ने ल एकछिन आराम गर म आइहाल्छु ऊ किचनतिर गई आज उसको हिँडाइ भोलिचाली निकै बेग्लिएको पाएँ हिजो अस्ति भन्दा भिन्नै छ उसको पहिरन अनुहारमा चमक ओठमा मुस्कान व्यवहारमा चञ्चलता छ छोटकरीमा भन्नु पर्दा ऊ आज धेरै खुसी देखिएकी छे थाहा छैन उसको खुसीको कारण सोध्न मन लाग्यो एकल्पु तिमी आज अर्कै देखिएकी छौ किन हो तर मनभित्रै राखे प्रश्न रूमालले हात पुस्दै ऊ मेरो नजिक आइपुगी उसको व्यवहार आज साँच्चै नै चुलबुले पाराको लाग्यो ऊ हाँसी म पनि हाँसे उसको हाँसोमा कुनै अर्थ होला तर मेरो हाँसो अर्थहीन बिना सित्ती दिए बनावटी हाँसो भ्रमको हाँसो ओली अँ अब मेरो के भन्न खोजी मैले बुझिन उसको आधा वाक्यको कुनै अर्थ खुलेन के हो भन न भो भो पहिला चिया खाऊ अनि भन्छु चिया पछि खाउला बरु भन न के हो तिम्रो कुरा निकै खुसी पनि छेउ के हो त्यो जादु जसले तिमीलाई बेग्लै पारिदिएको छ आज त्यो जादु त्यो जादु मेरो श्रीमान मस्किँदै भनी उसले हो मेरो श्रीमान उहाँ त बाहिरै हुनुहुन्छ कसरी छक्क पर्दै सोधे मेरो कुरा नसकिँदै ठट्टा गर्दै भने बाहिर होइन अब त भित्र अझ छक्क परे म आइसक्नु भएर आउँदै हुनुहुन्छ कहिले बुधबार आहा कति रमाइलो हुने भयो जियोस् राम्रो खबर सुनायो यही सुनाउन त आत्तिए कि उसले भने उसको अनुहारमा खुसीको रङ झनै भरिएर आयो हाँसोमा अनुहार डुबाएर उसलाई हेरिरहे ऊ झन्झन उज्यालो भएकी थिए मेरो मन भने किन किन अध्यारिन थाल्यो मन अध्यारो भए पनि अनुहारलाई त्यसो हुन दिइन किनकि कल्पुको खुसीमा साथी हुनुपर्छ म उसको खुसीमा मैले जसरी हुन्छ रमाउनु पर्छ यो मेरो कर्तव्य हो ऊ फेरि किचनतिर दौडिए यही मौका पारेर मैले आफ्नो अनुहार मन जस्तै पारे अध्यारो र अमिलो केही बेरको एकान्तमा निकै गौरव भएमा वेदनाले नित्रुक्क भिजेको महसुस गरे तरक्क रोए आँखाको परेली र गाला पनि भिजाए ट्रे भरि खानाको परिकार बोकेर आई उसको अगाडि म बदलिनु थियो बदलिए हतार हतार आँसु लुकाए परेली भित्रै अनुहार फेरि उज्यालो जस्तै पारे तर उसको खुसी मेरो मनको घाउमा नुनचुक बन्दैछ भन्ने कुरा के थाहा उसलाई ऊ त आफ्नै धुनमा मेरो साथ लिएर रमाइरहेकी थिए उसको यो रमणीय पललाई मैले बिथुल्नु थिएन उसका हरेक क्रियाकलापमा खुसी साथ सहभागी हुने प्रयास गरे खानुपर्छ है आज त मजाले उसले भने म चाहिँ मनले नमाने पनि जबरजस्ती पेट भर्न थाले ऊ पनि खाँदै बोल्दै गर्न थाले हेर न कहिले बित्ने हो यो हप्ता म त असाध्यै आत्तिएकी छु समय हो बितिहाल्छ नि किन आत्तिन्छौ यति धेरै वर्षपछि भेट हुँदैछ अनि नआत्तिएर के गर्नु त कति भयो रे सात वर्ष म ट्वाल परे उसलाई थाहा छैन म त झन् ऊ भन्दा बढी समय एक्लिसकेकी छु यो समय कति अत्यास लाग्दो छ मेरा लागि मेरो यो यथार्थता के थाहा उसलाई केवल आफ्नो खुसीमा अधैर्य भएर चुलबुलिएकी छे उसको मनमा श्रीमानको याद मात्र सलबोलाइरहेको छ उसका साथमा म छु आज यही पर्याप्त छ उसलाई खुसी व्यक्त गर्नका लागि किनकि मैले सुनिदिएकी छु उसको खुसीको आवाज र उसको श्रीमानको बयान भन्दै थिए मेरो श्रीमानको सबै राम्रो लाग्छ अझ त्यो अलि नमिलेको आँखा झन राम्रो लाग्छ हेर न हाम्रो जातको त आँखै चिम्सु कितितिति हाँसिए उसमा अलिकति पागलपन भएको महसुस गरे तर यो खुसीले बनाएको पागलपन थियो फेरि भने थाहा छ हामी त क्या मिल्छौ नि मलाई उहाँले माया गर्नुभएको देख्यो भने त छक्क पर्छ्यौ तिमी भाग्यमानी रहेछौ मैले भने म भाग्यमानी नै छु राम्रो मान्छे पाउन भाग्य बलियो भएर आउनु पर्ने रहेछ होइन र ओली प्याट्ट मेरो कुम्ती र पिटिए म फिसिक्क हाँसिदिएँ ए साक्षी तिम्रो श्रीमान कहिले आउनुहुन्छ बाढ जस्तै लाग्यो यो स्वाभाविक प्रश्न पनि म जवाफहीन भए कहिले फर्किने हो कुनै तिथि मिथि थाहा नभएपछि के नै भनौँ पटक पटक ऊ फर्कने दिनसँग टाढिएकी छु म अब त पत्यार लाग्नै छाडिसकेको छ उसको फर्किने झुटो आश्वासनले आजित भइसकेकी छु वास्तवमा म उसको विषयमा सुन्ने छु चाहन्छु कसैले उसको बारेमा मसँग कुरै नउठाओस् निस्तेज नजरले उसलाई हेरे उसले पनि तुरन्तै बिर्सिदिए आफ्नो जवाफको पर्खाई यस हिसाबले म निकै ढुक्क भए ऊ आफ्नै खुसीमा रमाइरहेकी थिए उसको त्यो हर्षक परीक्षाको क्षणमा मेरो चान्चुने जवाफले स्थान नपाउनु मेरा लागि खुसीकै कुरा थियो धेरै गफ निकाली केही टुङ्ग्याई त केही अपुरै छाडिदिए चञ्चल मनको बात यस्तै हुन्छ सायद ऊ फेरि किचनमा लागि म एक्लै भए मन चिरियो एउटा चितकारले मनस्थितिमा कम्पन दिन थाल्यो म पोखिएँ आवाजहीन रोदन मेरो आँखाबाट तरल भएर बग्यो होली किन यसरी घोप्टिए कि ऊ मेरो अघि उभिएकी थिए तरल आँखाले उसलाई एकपटक हेरे ऊ ठिङ्ग उभिएर मलाई निहाल्दै थिए ए के भयो आँखामा उसले सोधे काहीँ यस्तै हुन्छ मैले आँखालाई दोष दिए जचानो जाउन उसले भने टेबलमा हुस्की र बियर राखिसकेकी थिए आ दिउँसी पिउनु र सलको छेउले आँसु तह लगाउँदै मैले भने के भयो त आज खुसीको दिन उसको खुशीको केही अंश मलाई पनि मिल्ने भए यो दिन म पनि पक्कै रमाउने थिएँ होला तर यहाँ अर्काको केही पनि बाँड्न सकिँदैन न खुसी बाँड्न सकिन्छ न दुःख नै बाँडिने भए पनि कुनै न कुनै वाहनामा बाँडिन्छ कल्पलाई थाहा छैन मैले आज उसको खुशीलाई आफूसँग बाँडेको वाहना मात्र गरेकी छु भनेर बाहिर जेसुकै देखिएकी भए पनि वास्तवमा भित्रभित्र उसको खुशीले जलेकी छु ऊ खुशीको जोसमा पिउँदै गए तर म त्यसैको तनावमा पिउन थाले मिनेट मिनेट हुँदै रित्तीय बोतलहरू ऊ के के भन्दै थिए त्यो सब मेरा लागि घाउ भएर दुख्न थाल्यो खालि उसको वैवाहिक जीवनको चर्चा गरेर उसले मलाई पिरोल्नु पिरोली तर के थाहा उसलाई उसको कुरा गराइले मेरो मनको आगो झनझन बलेको छ भनेर आखिर दोष मेरै हो मेरो यो कमजोर मनको सारो पोल्ने गरी यो कमजोर मनको कुना कुनामा जल्दै गयो त्यसैको राप र बियरको नसामा म तातिँदै गए तापले पग्लिँदै थियो मेरो वेदना तरल भएर म भित्र भित्रै तडपिन थाले थाहा छैन उसले के सोच्दै थिए म भने मन सम्हाल्न नसकेर रुनसम्म रोए भोलिपल्ट कल्पुले साथीहरूको माझमा मेरो खिल्ली उडाई हिजो त ओली बियर लागेर खुब रोएकी थिए त्यसपछि सबैजना गलल्ल हाँसे उनीहरूको हाँसोले फेरि एकपटक मेरो कमजोर मनमा सुल दियो त्यो गहिरो भएर गड्यो मनको पिँध्दै भेट्ने गरी रुमा दीपकसँग हिँड्न थालेको पनि निकै भइसकेको छ केही दिन अघि उनीहरूलाई शङ्ख पार्कमा जाँदै गरेको देखेकी थिए हल्का पहेँलो साडीमा एउटा हरियो रङको ब्याग बोकेकी थिए त्यही ब्याग केही महिना अगाडि मलाई देखाउँदै दे भनेकी थिए यी हेर त उहाँले जापानबाट पठाइदिनु भएको आज मलाई रुमाको व्यवहार साह्रै खल्लो लाग्यो ऊ दीपकको हात समाउँदै पार्कभित्र पछि खै के खालको प्रेम गर्न थालेका हुन् यिनीहरूले अचेल रुमा हामीसँग पनि त्यति आउँदिन बिजी छु भन्छे थाहा छ दीपक नामको पुरुषले उसको मन भरि अड्डा जमाइसकेको छ ऊ वास्तवमा दीपकको प्रेम जालमा फसेकी छे त्यो प्रेमको रूप जस्तो सुकै होस् यहाँ एउटा ठुलो धोका भइरहेको छ उसलाई किन लाज लागेको छैन विदेशमा पसिना बगाइरहेका श्रीमान माथि विश्वासघात गर्न त्यही श्रीमानले पठाएको पैसाले पर पुरुषको अंगालोमा लुटपुटिएकी छे यदि कुनै पुरुष बिना बाँच्न सक्दिन भने त्यही दीपकको हात समातेर जानु नि किन लोग्नेको सम्पत्तिमाथि मोज गर्ने यदि उसले लोग्नेलाई आफ्नो मनबाटै झिकेकी हो भने किन भ्रममा पार्ने लोग्नेलाई छि मलाई त घिन लाग्न थाल्यो रुमादेखि दीपक आफै पनि अर्काकी श्रीमतीसँग हिँडेर आफ्नो समय बर्बाद गरिरहेको छ यहाँ म सच्चा प्रेम भन्दा बढी व्यक्तिगत स्वार्थ देख्छु हिजो आज पुरुषको श्रीमानको उपस्थितिपछि बेग्लै भएकी थिए उसको पहिरन फेरिएको छ अनुहार पुष्टिएको छ रङ पनि फेरिएको छ खुबै पतिव्रता झल्किएको छ उसको सिउँदोको सिन्दुर र रङ्गीन पहिरनमा उसले आफ्नो श्रीमानसँग परिचय गराई उसको श्रीमान असल व्यक्ति हो भन्ने महसुस भयो मलाई विदेशमा रहनुको पीडा उनले यसरी व्यक्त गरे आफ्नो देशलाई छोडेर गएपछि जे काम भए पनि नाइ नभनी गर्नु पर्दो रहेछ त्यसमाथि पनि नपढेको मान्छेलाई खुब गाह्रो हुन्छ बरु सानै काम भए पनि आफ्नै मुलुकमा गर्न पाए गाह्रो भएको बेला परिवारको साथ त पाइन्छ त्यहाँ त के गर्नु सबै आफ्नै काममा व्यस्त हुन्छन् एक अर्कालाई बुझ्नै सकिँदैन सधैँ काम काम काम तिन चार घन्टा पनि नसुती काम गर्नुपर्छ नत्र कमाउनै सकिँदैन एकदमै परिवारको सम्झनाले छटपटिए परिवार भन्दा टाढा रहेर जीवन बिताउनु साह्रै कष्टमय हुँदो रहेछ भो अब त कान समाते कहिल्यै जान्न म त्यहाँको जस्तो खटेर काम गरे त यही पनि जोड्न सकिन्छ धन अझ यहाँ त माया पनि आफन्त पनि यति भनेपछि उनी मजाले हाँसेका थिए कुरा सुनेर छक्क परे मनभरि कुरा खेल्यो मेरो श्रीमानलाई चाहिँ किन परिवारसँग बस्ने रहर नभएको होला यति लामो समयसम्म के ऊ खुसी नै छ त मेरो अभाव खड्किँदैन उसलाई म जस्तै एक्लोपनामा छटपटिएको छैन ऊ मेरो शरीरको जस्तो तिर्खा लाग्दैन उसलाई अझ ऊ त पुरुष पो त प्रश्न गर्छु आफैसँग तर म विहीन छु उनीहरूले मलाई भेटेर गएका दिन उसलाई निकै बेरसम्म सम्झे झ्यालबाट जुनेली आकाशमा टोलाएर उसकै अनुहारका रङहरू बटुलिरहे ती अनुहारले मलाई फेरि पनि जिस्क्याएर भने झै लाग्न थाल्यो कति सम्झन्छेस् यो अनुहार हुन पनि कति सम्झन्छु म यो अनुहारलाई किन सम्झन्छु जसको कुनै अर्थ छैन जसलाई सम्झेर म हरेक रात चैनले निधाउन सक्दिन अनि किन सम्झनु अन्तमा उसलाई बिर्सिने कोसिस गरेर सिरक भित्र घुम्न जान्छु आँखा सिरकको छेउले ढाकिदिन्छु तर मन मस्तिष्कको कुरा आँखालाई छोपेर कहाँ छोपिन्छ झनै सिरक भित्र अटाई नअटाई चल्न थाल्यो उसका आकृतिहरू आज त दुई हप्ता भइसकेछ कल्पु आफ्नो श्रीमानसँग पहाड़ गएको मन मिल्ने साथीहरू नभएको कारण मलाई बाहिर निस्कन मन लागेन निकै बेर अस्मिताको याद आइरह्यो झलझली सम्झे उसको पहेँलिँदै गएको अनुहार एक थोपा रगत पनि नभए जस्तै सुक्खा पहेँलो सायद सजिलैसँग बलेको होला उसको त्यो झिनो शरीर कागज जस्तै एक्लै हुँदा मनमा अनेक थरी कुरा आइरहनु मान्छेको स्वभाव नै होला मन भुलाउन एफएम खोले गीत बजेको थियो भत्काइदिन्छु बाख्राको खोर पनि कति अचम्मका गीत बज्न थाले अचिल आवाजै ननिकाली घोक्रे सासले गाएको पनि गीत रे ग्वा ग्वा रोएको पनि गीत रे अब कुन गीत कुन अगीत गीत त स्वर सङ्गीत मिलेको तालमेलले बनेको हुनुपर्ने हो गीतसँग बहकिँदै एफएम बन्द गरेर टिभी खोल्न पुगे समाचारमा यिनै विषय थिए आन्दोलन माओवादी र सुरक्षाकर्मीको भिडन्त हिंसाको जगजगी लुटपाट आदिम खै के हो हिजो आजका दिनहरू मृत्युको चपेटामा रगतले लेपिएर बितिरहेका छन् सायद यस्ता दिन भोग्नेहरूको जीवन झन् कति कठिन होला हामी भने आफ्नै संसारमा विलासिताको खोलभित्र अझै एकका बासा रोजिरहेका छौँ अस्ति भर्खरको कुरा हो मन्दिर गएकी वृद्धा एका बिहानै दूरसञ्चार अगाडि बममा परेर मरिम बम के का लागि लक्षित थियो मर्नु पर्यो एक निर्दोष वृद्धाले यसरी नै दिनहौँ सयौं निर्दोष नेपालीहरू बम र बारुदको शिकार भइरहेका छन् यसको जिम्मेवारी कसले लिने भर्खरै सुहागरात बिताएका युवतीहरू धमाधम विधवा भएका छन् उनीहरूको खुसी केमा खोज्ने उमेरै नपुगेका बालबालिकाहरू बलात्कृत हुन्छन् उनीहरूको कुमारित्व कसरी जोगिने कसैका कलिला छोराहरू छोरीहरू रात दिन कसैको शोषणमा पर्छन् उनीहरूको भविष्य कुन उज्यालोमा खोज्ने सयौं असहायहरू सडकका पेटीमा भोको पेटसँगै निदाउने कष्ट गर्छन् उनीहरूको क्रन्दन कसले सुन्ने यी सब कुराहरूको कुनै ख्याल छैन हामीलाई हाम्रो दिनचर्या भनेको दिउँसे बोतल रित्याउनु भुइँभरि तास र नोट फिजाउनु र मस्तीले समय बिताउनु भइरहेको छ समाचार सुन्दै थिए बाहिर कोही आएर घण्टी बजायो कोही पनि नआइदियोस् भन्ने चाहेकी थिए त्यसैले अल्छी गर्दै झ्यालबाट तल हेरे आमा आउनु भएको रहेछ धेरै पछि आमासँग भेट हुन पाएकोमा खुसी हुनै पर्थ्यो मैले फुरुङ्ग हुँदै गेट खोल्न गएँ ओली म तँलाई लिन आएकी म केही बोलिन हो म तँलाई लिन आएकी सधैँका लागि मलाई लिन आउनु भएको हो कि भन्ने कल्पना गरे मैले तर होइन रहेछ आमालाई लिएर माथि उक्ले त दिउँसो कहाँ जान्छेस फोन उठ्दैन नि आमाले सोध्नुभयो म मुसुक्क हाँसे मात्र सत्य बताएँ भने त आमा रिचाउनुहुन्छ कहाँ जान्छेस् भन्न आउँदा पनि आउँदिन फेरि आमाकै प्रश्न मलाई जवाफ दिन मन लागेको थियो तपाईँले नै भन्नुभएको होइन माइत धेरै आउनुहुन्न भनेर तर अह मन भित्रै राखे यो कुरा बरु भनिदिए साथी कहाँ जान्छु अन्त कहाँ जानु र मैले नभने पनि आमाले बुझ्नु भयो क्यारे माइत धेरै आउनुहुन्न भनेकाले रिसाइस कि उहाँले भन्नुभयो कुरा सत्य भए पनि मैले होइन भनिदिए ल ठिकै छ आज हिँड मसँग तिहार पनि आइसक्यो दाईलाई टिका लगाएर फर्कनु हामी बिहे भएका छोरीहरूलाई कुरा फर्कनुकै हुन्छ आमाले त्यही नै भन्नुभयो सधैँका लागि माइत बस्नु हुँदैन छोरीले त्यही ठान्छन् आमा बाबुहरू खै किन हो केही बोल्नै मन लागेन मलाई एकहोरो आमाको अनुहारमा हेरिरहे आमा भने मेरो घर हेरेर थाक्नु भयो यति ठुलो घरमा त एक्लै छेस कसरी बसेकी छेस अनौठो लाग्यो आमाको यो सोधाइ जसरी पनि त बस्नै पर्यो आफ्नो घर भएपछि सोझी आमालाई के थाहा मैले बेङ्गी हानेको कुरा आमाको अनुहारमा अध्यारो छायो आशा गरे आमाको मुखबाट यो कुरा बोलिने छोरी अबदेखि त हामीसँगै बस तर मेरो आशा फगत एउटा काल्पनिकतामा अल्झिएको टुक्रा जुन फेरि नटुक्रेर विलिन भयो कस्तो ज्वाइ तलाई उतै बोलाउनु भयो हुन्छ नि छोरी मान्छे यहाँ एक्लै के गरी होली भनेर सोच्नु पर्दैन उहाँले एक झमको रिस आफ्नो ज्वाइमाथि पोख्नुभयो छाडिदिनुहोस् यस्ता कुरा आमालाई सम्झाए के गरौँ त आफूलाई छोरीको पिर लागेर रातमा निन्द्रा लाग्ने होइन अनुहार मलिन पार्दै आमाले भन्नुभयो किन पिर गर्नुहुन्छ आमा मलाई ठिकै छ केही भएको छैन र हुँदैन पनि त पो त्यसो भन्छेस् मेरो मनले त कहाँ मान्छ र उता घरमा बुवाले पनि चिन्ता गरिराख्नुहुन्छ यस्तै हो बाबुआमाको बानी हुर्किएर उमेर पुगिसकेका सन्तानको पनि चिन्ता गर्न छाड्दैनन् हद माया गर्न सक्छन् सन्तानलाई तर सन्तान आफ्नै सुर्खा हुँदा रहेछन् बाबुआमाले दिएको मायाको बदला माया होइन पिरोल छन् बरु चिया पकाउँछु है आमा भो पर्दैन बरु छिटो लुगा फेर नाइ आमा म आज जाँदिन किन आमाले सोध्नुभयो आमाको प्रश्नको जवाब मसँग हुँदैन काम भए त काम छ भनिदिनुहुन्थ्यो तर काम पनि थिएन त्यसै यति मात्र भनिदिए तलाई बुवा र दाईले जसरी भए पनि लिएर आउनु भनेका छन् यसपछि आशामुखी आँखाले मलाई हेर्नुभयो के गरौँ के नगरौँ सोच्नै सकिन खास त आज मलाई एक्लै घरमा बस्न मन लागिरहेको थियो मन गरुङ्गो हुँदै आयो आमालाई हेरे उहाँको मलिन अनुहारमा आशाको मधुर दीप बलिरहेकै थियो कता कता मेरो मनमा उहाँप्रति प्रेम र श्रद्धाको भाव उर्लेर आयो उहाँको अनुहारको त्यो आशालाई निभ्न दिन मानेन मनले आमा जान त मन छ तर यो घर फेरि घरको मायामा अल्झियो मन बिना सित्ती यो रित्तो घर मेरो मनमा किन अल्झिएको होला फेरि के भो त राम्ररी तालचा मारे भयो नि कहिल्यै बन्द नगरेको घर होइन क्यारे ठिकै हो आमाको कुरा पनि दिउँसो सधैँ बन्द गरेर छाडिने घरलाई एक दुई रात ताला लगाएर छाड्नु कुन आपत्तिको कुरा भएर ल हुन्छ नि त मैले आमाको कुरा माने उहाँ त्यसपछि ढुक्क हुनुभयो केही दिनको लागि भए पनि सामान त मिलाउनै पर्यो आमालाई लिएर कोठामा गए आमा छोरीको गन्थन सँगसँगै गर्नुपर्ने काम सजिलै सकियो त्यसपछि हामी हिँड्यौं तर मन भने खुसी थिएन घर छाड्नुको पीड़ाले सताउन थाल्यो मलाई जे भए पनि यो घरभित्र म स्वतन्त्र छु त्यही स्वतन्त्रताले मेरो मन जितेको छ यहाँ छेक्ने हातहरू छैनन् हेर्ने र चियो गर्ने आँखाहरू पनि छैनन् म पुरै स्वतन्त्र छु यद्यपि यो स्वतन्त्रतामा पनि विघ्न गरी कुण्ठित रहनु मेरो यथार्थता हो हिँड्ने बेला घरले मलाई समाते झै लाग्न थाल्यो झट्टै बाहिर निस्कन सकिन सायद निकै दिनका लागि माइती जान लागे किले होला मलाई घरले समाते जस्तै भएको छतको गमलामा फुलेका सयपत्री फुलले नजिकिएको तिहारको आभास दिँदैछ तर यसपटक मैले तिहार मनाउन नदिने भए यी फुलहरूलाई भरी नमिठो अनुभूत हुँदाहुँदै गेटमा भोटे तालचा मारिदिए मन घरमा अल्झिए पनि मेरा पाइलाहरू आमाको पछि लाग्न विवश छन् अब केही दिन यो गेट खुल्ने छैन फूलहरू तिर्खाउने छन् एक्युरियमका माछाहरू हे भगवान मेरो यो परिवेशमा कुन हस्तक्षेप भइरहेछ यस्तो मनमा पटक्कै सन्तोष भएन एउटा ट्याक्सी गेट गेटनिर आएर रोकियो पैसाको निम्ति उसको हेराई हामीमा केन्द्रित भयो त्यही ट्याक्सीमा बस्यौं ऊ खुसी भयो केही बेरमै भनेको ठाउँमा पुर्याइदियो आमाले चोलीको भित्र पट्टीको गोजीमा पैसा निकाल्न तम्सिनु भयो आमाले पैसा नभेट्दै मैले पर्स निकालेर भाडा दिए आमा ट्वाल्न पर्नुभयो मेरो बाक्लो पर्स देखेर सायद सोच्नु भयो होला कति धनी छे मेरी छोरी भित्र दाई र बुवा बाटो हेरेर बस्नु भएको रहेछ बुवालाई ढोगेन दाईले नमस्कार गरे समयले मान्छेको व्यवहारलाई फरक फरक पार्दो रहेछ दाईलाई त भनेर सम्बोधन गरेको अस्ति भर्खरसम्म जस्तो लाग्छ तर धेरै भइसकेछ मैले दाईलाई तपाईँ भन्दै नमस्ते गरेर हात जोडेको आज पुरानो दिन फर्किए झै हामी चारजना एउटै ठाउँमा एक परिवार भयौं मलाई थाहा छ यो छेडिक हो छेडभरको यो अनुभूतिलाई मैले आफैमा समाहित गर्नुपर्छ मैले यो अनुभूति सधैँभरि खोज्न थाले भने बुवा र आमाको मनमा पक्कै चिसो पस्नेछ किनकि म विवाहित छोरी हुँ जसलाई समाजले परम्पराको बहानामा विवाह भएको घरलाई संसार त्यो घरको परिवारलाई उसका आफन्त उसलाई सिन्दुर लगाइदिने त्यस घरको पुरुषलाई उसको सौभाग्य र सर्वस्व भनेर परिचय गराइदिएको छ र उनी जन्मेको घरलाई माइती भनेर अलग पारिदिएको छ हाम्रो समाजमा यही परिचयको परिधिभित्र रहेर नारी बाँच्नु पर्छ तिमीलाई सन्चै छ छोरी बुवाले सोध्नुभयो सन्चै छु बुवा अनि तपाईँलाई म पनि सन्चै छु उताबाट ज्वाइँको फोन आइरहेको छ होला नि बुवाको यो सोधाइले उहाँसँग मिठो कुरा होला भन्ने मेरो रहर छताछुल्ल भएर पोखियो बुवाको छेउबाट उठेर हिँड्न मन लाग्यो तर आफूलाई जबरजस्ती बाँधे बुवालाई के थाहा म श्रीमानको बारेमा बोल्नै नचाहने भइसकेकी छु भनेर म चाहन्छु कसैले पनि उसको विषयमा प्रश्न नगरोस् तर जवाब दिनबाट म पन्छिन मिल्दैन अँ गर्नुहुन्छ हो सन्चै हुनुहुन्छ मैले ढाँट्दै गएँ ढाँट्नु जस्तो सजिलो अरू लागेन आउने कुरा छैन ज्वाइँको मेरो टाउको भारी हुने गरी बुवाले पुनः सोध्नुभयो अब प्रश्न नथपियोस् भनेर मैले एकैचोटिमा भनिदिएँ काममा छुट्टी छैन रे छुट्टी भएपछि आउनुहुन्छ रे हुन पनि बुवाको प्रश्न सकियो यसपछि तर फेरि आमा उसैको प्रश्न लिएर मेरो नजिक पर्नुभयो के काम गर्नुहुँदो रहेछ ज्वाइँले म स्वयंलाई थाहा छैन तै पनि थाहा पाएको स्वाङ पारे बिजनेस के को बिजनेस फेरि दाईको प्रश्न अरे के के जवाफ दिनुपर्छ मैले दिक्क लागेर आयो म नबोली बसे रिसाएको आँखाले हेर्ने दाईलाई मेरो मनोभाव बुझेर दाईले कुराको प्रसङ्ग भयो ओली तिहार आयो यसपल्ट त तैले भने जस्तै उपहार दिउँला भन के चाहिन्छ उहाँ जिस्किनु भएको थियो तर कुन्नी किन दाईको कुराले छोएन मेरो मन भौतिक सम्पत्तिले कि मलाई अब के नै चाहियो र म चुपचाप बसे मेरा आँखाहरू शून्य आकाशतिर दौडिएका थिए दाई मेरो छटपटिएको आँखामा निकै बेर टोलाउनुभयो उसको बंगला जसलाई म आफ्नो घर भन्छु यो उसकै कमाई हो यसमा उसैको हक लाग्छ तैपनि आफ्नो घरमा अधिकार जमाएर बस्न उसलाई मन छैन त्यसैले मेरो जिम्मामा छ यो घर तर अह म पनि खुसी छुइनँ यहाँ विवाहित नारीहरूले श्रीमानको घरलाई आफ्नो घर भनेर स्याहार र संरक्षण दिए जस्तै मैले पनि संरक्षण दिइरहेको छु यो घरलाई यो हाम्रो संस्कार हो कि कुनै नारी विवाहको माध्यमबाट कुनै पुरुषको घरमा आश्रय लिन पुग्छे र त्यस घरको परिवारले ती अरूकी छोरीलाई बुहारीको दर्जा दिएर सकभर अलग विवाह व्यवहार गर्दछन् यस व्यवहार विरुद्ध जान नसक्ने नारी यो सोचे कि ऊ उसको पतिको घरमा थिए र त्यो घरको इज्जत गर्नु उसको कर्तव्य हो अर्थात् आश्रय लिनेहरूको हैकम बढी हुन सक्दैन भन्ने स्वीकार छ जे होस् मैले त्यस्तो भोग्नु परेको छैन सायद कसैको दबावमा बस्न नपरेकाले हुन सक्छ यो घरमाथि मेरो एकलौटी अधिकार नभए पनि स्वतन्त्र वातावरण छ यहाँ कहिले रिसाउन कहिले रमाउन कहिले रुन लगभग जे गर्न पनि पूर्ण स्वतन्त्र छु यो अनौठो परिवेश निकै प्रिय लाग्छ पनि त्यसैले यो परिवेशलाई भुलेर माइती घरमा धेरै दिन टिक्न सक्दिन तैपनि दाईलाई मलाई टिका लगाइदिने समयसम्मलाई जबरजस्ती बसिदिए टिकाको दिन निकै रमाइलो भयो हर्ष विभोर भएर दाईले टिका थाप्नुभयो र मैले पनि दाईको हातबाट टिका लगाएँ चाडबाडको बेला घरहरू उज्याला देखिएका छन् ढोकामा स्वागत गरिरहेको छ सयपत्रीको मालाले मेरो बङ्गला भने यो चाडभरि पनि शून्य रह्यो तिहारको पर्खाइमा फुल्दै गरेका ती सयपत्री गमला भन्दा पर पुग्न सकेनन् भाइ टीका सकिएपछि घर फर्किने कुरा गर्दा बुवा आमा र दाईले पटक्कै मान्नु भएन आखिर उहाँहरूकै आग्रहको कारण उतै बस्नु पर्यो भोलिपल्ट बिहानै सबैलाई मनाएर घर फर्किएँ मलाई थाहा छ अलि लामो समय बस्न थालेकी भए कसैलाई नमनाइकन मैले घर फर्किने आदेश पाउने थिएँ किन किन मेरो सोचाइमा जहिले पनि द्वन्द भइरहन्छ मैले याद गरिरहेका सयपत्रीका फुलहरू ओइलिसकेछन् यहाँ फुललाई सजाएर हेर्नुमा फुलको अर्थ देखिन्छ तर यो मान्यता अर्काको जीवनलाई मुठीमा राखेर आफ्नो संसार सजाउने प्रवृत्ति हो यदि यही नै सत्य मान्य हो भने फुलको अस्तित्व समाप्त हुन्छ प्राकृतिक नियममाथि धावा बोल्ने मान्छेको प्रवृत्तिमा म पनि मान्छे नै हुँ मान्छे अरूलाई निमठेर सुख भोग गर्न चाहन्छ आज सयपत्रीलाई मैले निमोट्न पाइन त्यसैले फुल त्यसै खेर गएको ठाने कोठामा एकुरियमका माछाहरू पनि धेरै मरिसकेछन् एउटा मर्न मर्न आँटेको माछा छटपटी रहेको देखे मैले हतार हतार एकुरियमको पानी फेरे तर पनि बौरिन सकिन त्यो मर्न लागेको हेर्न नसकेर म बाहिरिए पुनः कोठामा गएर हेर्दा त्यो पनि मरिसकेछ पाँच सेकेन्ड पनि मृत्युलाई पर्याप्त हुँदो रहेछ कसैको प्राण लिन हामी मान्छे साँच्चीकै स्वार्थी हुँदा रहेछौ आफ्नो शोखको निम्ति बगैँचाको फुललाई गमलामा खोला र समुद्रको माछालाई सिसाको बाकसमा राखिन्छ तर त्यसबाट तिनका जीवनमा पर्ने खतरालाई वास्ता गरिँदैन यसरी अर्काको संसार नै भत्काएर सानो पारिदिने हामी आफ्नो संसार अलिकति भत्किँदा भने असह्य भएर रुन पुग्दा रहेछौ कोठा निरको गमलामा एक जग पानी खडाएछु भरिएर पोखियो पर्दालाई झट्कार्दै कुनातिर पुर्याए फेरि तानेर मिलाए एक्लै हुँदा यस्तै असामान्य व्यवहार हुँदो रहेछ यी निर्जीव सामानसँग पनि एकहोरो बात मार्न पुग्छु म घामको किरणले गमलाको फूलमाथि हाम फाल्यो फूल सायद अलिकति बिउज्यो होला मन भारी भएपछि शरीर पनि थाक्दो रहेछ आनन्दसित बस्ने सोच लिएर सोफामा बसे बिस्तरी धुलो परेछ क्याउँदै ढाल्किए दाईले दिनुभएको उपहार झल्यास सम्झन पुगे उपहार भित्र एउटा चिठी पनि रहेछ प्यारी बहिनी ओली सधैँको भाइ टिकामा तिमीले मेरो निधार टिकाले भरिदियो तर मैले कहिले पनि तिम्रो मन भरिदिने उपहार दिन सकिन यसपटक मैले एउटा सिक्री तिम्रो लागि रोजेको छु किनकि तिम्रो दाई अहिले कमाउने भएको छ तिम्रो दाई फेरि अतीतको सम्झनाले आँखाको कुलेसामा आँसु बग्न थाल्यो चिठी मुठीमा लिएर रोए पश्चातापले जलन भयो भाइ टिकामा रिसाई रिसाई टिका लगाइदिएको कहाँ बिर्सन सक्छु र दाईलाई टिका लगाइदिए भनेर आमाले फकाउनु पर्थ्यो दाईले मलाई के दिन्छ र भन्दै कति तितो वचन लगाउँथे त्यस्तो नमिठो विगत मेरै कारणले बनेको थियो आज त्यही विगतलाई सम्झेर आत्मग्लानी भएको छ भौतिक वस्तुमा खुसी खोज्नु कति जोखिम हुँदो रहेछ यदि भौतिकतामा खुसी मिल्ने भयो यो बङ्गला यी घर गहना यी सम्पूर्ण विलासिता एवं सुविधायुक्त साधनहरूको माझमा म किन कंगाल जस्तै भएकी छु हो यी साधनहरूले मेरो भावना बुझ्दैनन् मेरो अन्तर पीडालाई महसुस गर्दैनन् र त्यसबाट उत्पन्न मेरो मानसिक चितकार पनि सुन्दैनन् न मलाई सहानुभूति नै दिन्छन् न मेरो एक्लोपनालाई भुलाउन साथ नै दिन्छन् तर यी भौतिक साधनलाई दोष दिने ठाउँ पनि त छैन नि दोष त मैले आफूलाई नै दिनुपर्छ यी अचेत र निर्जीव वस्तुका लालसामा आफूलाई होम्याउनु मेरै भूल थियो सायद मेरो यही लालसा बुझेर दाइले पनि म गर्नु भएको स्नेह र माया यो सुनको गहनाको माध्यमले अभिव्यक्त गर्नुभएको होला मलाई हेर्नु समेत मन छैन कुनै जुहारत सायद मेरो दाई सोच्दै हुनुहुन्छ होला कि म भौतिक सुखानुभूतिमा रमाउँछु भनेर तर म फरक भइसकेकी छु गहनाको उपहारलाई पनि तिरस्कार गर्छु मैले वास्तवमा टेबुलमै फालिदिए दाईले दिनुभएको एक्लै परबराए यसरी एक्लै धुनमुनिँदै गर्दा फोन आयो कल्पुको रहेछ हेलो ओली अँ भन हामी तिमी कहाँ आउँदैछौ भइहाल्छ नि बरु कति बेला आउँछौ एक दुई घण्टामा मनले चाहेको बेला कहाँ साथी भेटिन्छ र तर आज एक्लै बस्न मन भएको बेला भने साथीहरूले मलाई एक्लै बस्न दिइरहेका छैनन् मनले नचाहे पनि मुखले ठिक्क पार्नु पर्ने औपचारिकता देखाउनु पर्ने यो बाध्यता मनले जे भन्छ त्यो गर्न नसकिने मनमा जे छ त्यो देखाउन नसकिने जे माग्छ त्यो पाउन नसकिने र मनले सुनेको कुरा त्यो पनि भन्न नसकिने मान्छेको जात पनि आफैमा अनौठो छ सधैँ बाहिरको परिस्थितिका आधारमा बाँच्नु पर्ने आफ्नो रहर भने मनसँगै छाती भित्र दबाएर बस्नु पर्ने यो सांसारिक दहमा तैरिएर बाँच्नुपर्ने मान्छेको जिन्दगी उनीहरू आए एउटा रमाइलो परिवार आयो दुवैजनालाई एकदमै प्रफुल्लित देखे सुहाउँदो जोडी छ एक अर्कालाई खुब माया गर्छन् कुराकानीमा मायाको भाव छ सम्बन्धको अस्तित्व छ हेराइमा एक अर्काको प्रतिबिम्ब छ र बासनाको हल्का छाया पनि जोडी होस् त यस्तो यसरी तन र मन सबैतिर एक अर्काको प्रेम छरियोस् स्पर्शको अनुभूति फैलियोस् स्पन्दनको लहर फैलियोस् र एकले अर्काको भावनालाई कदर गरियोस् कल्पुको जोडीसँग आफ्नो जोडीलाई मनमनै दाजे तर रत्ती भर पनि मेल खाएन उनीहरूको प्रशंसा गरे हरेक विवाह भाइ जोडी कल्पको जोडी जस्तै होस् आफ्नो विषयमा त कुरा गर्न पनि मन लाग्दैन मलाई यस्तो खल्लो सम्बन्धको कुरा गर्नुको पनि के नै अर्थ हुन्छ र उनीहरूसँग सहज भन्दै दिन बिताए मेरो आन्तरिक परिवेशप्रति उनीहरू बेखबर छन् खोक्रो जीवनमा जिए कि म बाहिरी आवरणमा खुसी भइदिन्छु र वैवाहिक जीवनको बनावटी सम्बन्धलाई उनीहरू माझ देखाइदिन्छु त्यसैले नै होला मेरा कुनै साथीहरूलाई मेरो वैवाहिक जीवनको बारेमा कुनै आशंका छैन तर मेरो यो आवरण मात्र हो यसभित्र म कति खोक्रो छु जुन कसैले पनि देख्न नसक्ने पाटो भएर वाङ वाङती बजिरहेको छ जसको आवाजमा म आफै चिल्लाइरहेकी छु कसैले नसुन्ने गरी उनीहरू दिनभर रमाइलो गरेर आए एक्लो छोरो भएकोले निकै पुलपुलिएको रहेछ कल्पुको छोरो निकै जिराहा रहेछ भनेको नमान्ने एउटा गमला नै दियो मलाई निकै रिस उठ्यो तर के गर्नु अर्काको छोरा हुन त बच्चाहरू यो उमेरमा यस्तै हुन्छन् सायद मेरो बच्चा भइदिएको भए एक चड्कन दिने थिए तर के गर्नु आफ्नो र अर्काकोमा फरक व्यवहार गर्नुपर्छ आफ्नोलाई जे गरिन्छ मनले गरिन्छ तर अरूलाई जहिले पनि सोचेर गर्नुपर्छ प्रियजन कतिपय प्रसङ्गहरूमा मनले खुसी हुन नचाहेर पनि व्यवहारमा देखावटीपनमा खुसीको भाव प्रकट गर्नुपर्ने हुन्छ ओली आफ्नो पति विदेशिएपछि पति वियोगका अनेकौं प्रताडनाहरूबाट प्रताडित छे तर उसकै आत्मीय मित्र कल्पु भने सात वर्षपछि आफ्नो श्रीमानसँग भेट हुँदाका खुसीका तरङ्गहरू ओलीका माझ पटक पटक प्रस्तुत गरिरहेकी थिए यसले ओलीलाई खुसी भन्दा बढी पीडा दिएको छ सम्झना दिएको छ उनै परदेशिएको खसमको जसले गर्दा मनमा पटक पटक पीडाका भावहरू उब्जिरहन्छन् यद्यपि त्यसलाई पीडाका रूपमा नभए खुसीकै रूपमा प्रस्तुत गर्नुपर्ने बाध्यता ओलीसँग छ प्रियजन यस्तै यस्तै पीडा अनुभव र अनुभूतिका कथाहरू ओलीको डायरीमा उपन्यासकार मनिषा गौचनले बुन्नु भएको छ मनिषा गौचनको उपन्यास ओलीको डायरी वाचनको आजको श्रृंखलाको हामी अन्तिम चरणमा छौँ शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी गरिराखेका छौँ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबिएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर ओलीको डायरी कि लेखिका मनिषा गौचन प्रति कुनै प्रतिक्रिया सुझाव छन् भने पनि लेखेर पठाउनको लागि अनुरोध गर्छौ र शब्द शिविर मार्फत तपाईँ कुनै कृति वाचन गरिएको श्रवण गर्न चाहनुहुन्छ भने पनि कृति र कृतिकारको नाम लेखेर पठाउनको लागि अनुरोध गर्छौ तपाईँले आफ्ना कुराहरू लेखेर एसएमएस दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउन सक्नुहुन्छ प्रेजन आगामी शुक्रबार अर्थात् भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति सभा नौ बजे उपन्यासकार मनिषा गौचनको उपन्यास मुल्लीको डायरीको वाचनको अर्को नवीन श्रृङ्खला सँगै उपस्थित हुनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री